बुलबुल एउटा इरानी चरा बुलबुल बस्दिन यहाँ जानु छ त्यहाँ जहाँ छ अँधेरी बस्दिन यहाँ जानु छ त्यहाँ जहाँ छ अँधेरी म त्यहाँ पुग्छु भनेर अब ज्ञानको पुजेरी देशको झण्डा बोकेर हात माया यो छातीमा उज्यालो पार्नु पुग्नु छ गाउँ बस्ती र कटेरी म त्यहाँ पुग्छु भनेर अब ज्ञानको पुजेरी नखोज कोही पिञ्जडाभित्र थुनेर राखन नखोज कोही पिञ्जडाभित्र थुनेर राखन चाहन्छु उड्न सगर छुन बनेर भँगेरी म त्यहाँ पुग्छु बनेर अब ज्ञानको पुजेरी रच्नेछु आफै इतिहास आफ्नै छाड्नेछु लेखेर रच्नेछु आफै इतिहास आफ्नै छाड्नेछु लेखेर मौका त देऊ मुठीमा कैद नगर हत्तेरी बस्दिन यहाँ जानु छ त्यहाँ जहाँ छ अँधेरी म त्यहाँ पुग्छु बनेर अब ज्ञानको पुजेरी thank you मैले गएको साताको बुलबुलमा यो गजल आधा वाचन गरेर अपुरे यो गजलको बाँकी अंश वाचन गर्दै तपाईँलाई बुलबुलमा फेरि स्वागत गर्छु फुच्ची जमुना आज यो अपुरो गजललाई पूरा वाचन गरेर मैले बुलबुलमा फुच्ची जमुनाको पैतालामा जिन्दगीमा संग्रहित यो गजल सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरे बुलबुल आइपुगेका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पनि म गएको साँझमा अधुरै छोडेको प्रस्तुतिलाई लिएर आइपुगेको छु गायिका मेनुका पौडेल जो झापा हल्दीबारीमा जन्मिनुभयो र त्यसपछि झापाकै गरामुनिमा स्कूल पढ्नुभयो सृजना कलेज अफ फाइन आर्ट्समा एघार र बाह्र सक्नुभयो र त्यसपछि अहिले भारतमा बसेर संगीतमा स्नातक गर्दै हुनुहुन्छ उहाँले रेडियो नेपाल दुई हजार बहत्तरमा गायन प्रतियोगितामा प्रथम हुनुभयो त्यसपछि नेपाल आइडलमा जानुभयो सारेगममा जानुभयो सारेगममा टप एघारबाट पुगेर उहाँले छोड्नु भएको गएको साता उहाँसँग कुराकानी गर्दा गर्दै छोडेको थिएँ आज फेरि मेनुकालाई लिएर आइपुगेको छु दे क्या कहिए रुदा दे मोहब्बत क्या कहिए कुछ याद रहे कुछ भूल गए दो दिन की मशरत क्या कहिए कुछ याद रहे कुछ भूल गए रोदाद मुहावत क्या कहिए क्या कहिए आशा भोसलेको आवाजमा हामीले बुलबुलमा सुन्ने गरेका थियौँ यो गजल आज मैले मेनुका पौडेललाई अगाडि राखेर गाउन लाउँदाखेरि एकदम मन प्रफुल्लित भएको छ मलाई लाग्छ बुलबुल सुन्ने सबैलाई त्यस्तै लागेको हुनुपर्छ मेनुका तपाईँ कति सालमा जन्मिनुभयो भनेर सोध्न मिल्छ मजाले दुई हजार पचपन्न सालमा कस्तै हुनुहुन्थ्यो सानो हुँदाखेरि ला त्यो त मलाई नै थाहा छैन भन्नु होला त्यो त मलाई नै थाहा छैन तर सुनेको चाहिँ अलिक छुच्ची प्रवृत्तिको मान्छे हो मैले गएको कार्यक्रममा एउटा कुरा भनिनँ वा भन्न बिर्सेछु दृष्टिविहीन हुनुहुन्छ मेनुका पौडेल र देख्नुहुन्न तपाईँ पार्सियल हो कि फुल नदेख्नु फुल हो फुल देख्नुहुन्न तपाईँ जन्मै हुनुहुन्थ्यो कि पछाडि जन्मै हो मैले आशा भोसलेको गजल तपाईँलाई गाउँदा गाउँदै रोकेको थिएँ स्थायीपछि अन्तरामा जानुहोस् त जब जब दिया जब दौर चला था महफिल में वो होश के साथ क्या कहिए कुछ याद रहे कुछ भूल गए रो दाद मुहाबत क्या कहिए क्या सङ्गीत ठुलो पहिरो हो भने तपाईँ कहाँसम्म पुग्नुभयो छैन पुगेकै खोतल्न नि सुरु भएको छैन गर्वैमा छु कहिले सक्ने त नि अब गर्वैमा छु जन्मिनै बाँकी छ बिस वर्ष के हुँदै हुँदाखेरि जन्मिनै बाँकी छ गर्वै गर्वैमा हुनुहुन्छ भनेपछि त कुनै पनि मान्छेले जन्मिएर सङ्गीतमा केही गर्न भ्याउँदै रहन्छ कि क्या उमेरले होइन सङ्गीतले खासमा उमेर चाहिँ भन्दैन तर पनि सिकाइ र भोगाईका कुराहरूमा त अब जन्मिनलाई धेरै कठिन छ कहिलेकाहीँ हुन्छ नि इन्डियामा एकदम ठुलो मार्केट छ सङ्गीतको भन्छन् होइन हाम्रो नेपालमा भन्दा एकदमै ठुलो मार्केट छ पनि हजुर हो यहाँभन्दा एकदम विलक्षण चिजहरू पनि देख्न पाउनुभयो होला नि तपाईँले उता सङ्गीतको हजुर मैले देखेँ जस्तो एउटा दुईवटा उदाहरण सम्झिनुहुन्छ सम्झिन्छु के के छन् अब कस्तो भने अडियन्सको कुरा गरौँ है अब नेपालको पनि कन्सर्टहरू गएँ अनि इन्डियाको पनि कन्सर्टहरू मैले दुईवटा कन्सर्ट भ्याइसकेँ अनि मैले प्रथम कन्सर्टमा पहिलो कन्सर्टमा फर्स्ट कन्सर्टमा मैले पन्ध्र हजार अडियन्सको अगाडि गाएको थिएँ ऋषिकेशमा उत्तराखण्डमा लाइभ गाएको थिएँ अनि सेकेन्डमा पनि त्यस्तै पन्ध्रदेखि लिएर सोह्र हजार अडियन्सको माझमा मैले गाएको थिएँ दिल्लीमा अनि उहाँहरू कस्तो भने यसरी बस्नुहुन्छ हजुरले देखिरहनु भएको छ मलाई यसरी कि पुरै हात बाँधेर यसरी जबसम्म त्यो गाना सकिँदैन नि तबसम्म क्या एकदम ठुलो लिसनर हुनुहुन्छ इन्डियामा अनि पाइला पाइलामा म्युजिक छ हिँड्यो भने कुन तालमा हिँड्यो भन्ने भन्न सक्ने पनि क्षमता हुन्छ कतिमा त भन्ने कुरो मैले बुझेको छु र अब हाम्रो यहाँ चाहिँ अडियन्स हुनुहुन्छ अब हामीले ट्र्याकमा गानाहरू पर्फर्म गरिराखेका हुन्छौँ अनि अब हाम्रो बजार चाहिँ अलिकति सानो सानो पनि छ अहिले त आउँदै गयो होइन र इन्डियाको त एउटा छु ठुलो क्षेत्र भएको हुँदा पनि अडियन्स नै फरक अनि अर्को कुरा अडिसनमा गएँ नि यहाँनिर नेपाल आइडलमा र त्यहाँको अडिसन फरक स्टेज फरक माइक्रोफोन फरक त्यस्तै त्यस्तै अब पक्कै पनि लगानी नै ठुलो हुन्छ लगानी नै फरक पर्छ त्यो पर्ने भयो पनि होइन तपाईँलाई जस्तो अब अन्तर्राष्ट्रिय पहुँच बनाउन अथवा अन्तर्राष्ट्रिय परिचय बनाउनको लागि सबै भाषाको गाउनुपर्छ लास्टमा गाउँदै गएपछि फेरि अन्तत नेपाली नै गाउँ गाउँ लागेर आउँछ होला कुनै बेला होइन मैले भनि भनिराखेको हुन्छु म नेपाली छोड्दिनँ किनकि म नेपालबाटै आएको म जहाँ जाँदा पनि नेपाली हुँ भन्छु प्रत्येक ठाउँमा नेपाली भाषामा एउटा गीत सुनाइराखेकै हुन्छु अस्ति म ऋषिकेशमा गएँ त्यहाँ पनि मैले नेपाली गाएँ दिल्लीमा आएँ त्यहाँ पनि मैले नेपाली एउटा त गाएँ होइन त्यसले गर्दाखेरि दिल्लीमा पनि नेपाली गाउनु गाएँ नि मतलब हिन्दी भाषीहरूको हिन्दी एकदम हिन्दी इन्डियन कम्युनिटीको प्रोग्राम हो त्यो तर पनि मैले नेपाली एउटा सुने मौका दिएको थियो उनीहरूले गाउनुहोस् भनेर उहाँहरूको अफर पनि थियो र मेरो चाहना पनि थियो मैले उहाँहरूलाई पहिला भयो त्यति बेला मैले एउटा तिम्रो पाउमा भन्ने एउटा भजन जस्तो थियो कि त्यो एक टुक्रा सुन्न सकिन्छ अहिले सकिन्छ तिम्रो पाउमा हरदम मेरो भक्ति न छोटोस् 人生。 यो हो जहिले पनि म भन्ने गर्छु म जहाँ जाउँ तर लास्टमा आउने भनेको म नेपालमै हो अहिले छुट्टी भयो नेपालमै आएको छु म उता पनि त बस्न सक्थेँ होला एक हप्ता छुट्टी थियो होइन उता पनि त म्युजिक कम्पोजरहरूसँगै भेटौँ त्यहीँ टाइम पास गरौँ भन्ने लाग्थ्यो होला र होइन म नेपालमा जानुपर्छ मैले नेपाली गीत सङ्गीत रेकर्ड गर्नुपर्छ भनेर मेरो यसपालि रेकर्डिङ गानाको सुटिङहरू सबै कामले पनि म आएको हो नि त नौ वर्षलाई लक्ष्य छ भने होइन अब आइरहन्छु म त दुई महिना तिन महिना चार महिना धेरै भए एक वर्षको ग्यापमा म आइरहन्छु खर्च आफैले गर्नुपर्छ कि उतैबाट गरिदिन्छन् त्यो त आफू जस्तो म यहाँ काठमाडौँ आएँ नि मैले आफ्नो गरेर आउनुपर्छ किनकि यस्तो हुन्छ म म आउनको लागि नि मिडिया वर्ग र सङ्गीत वर्गैको हात हुन्छ अब उहाँहरूले मलाई गाना गजल बहिनी गरौँ भन्नुभयो होइन सहकार्य गरौँ भन्नुभयो भने त म त डेफिनेटली आउँछु तर यदि अब उहाँहरूबाटै अफर आएन भने त मैले त्यत्तिकै यहाँनिर आएर पनि काम छैन कतिवटा गाइसक्नुभयो नेपाली तपाईँले मैले त धेरै गाइसकेँ भनेको मैले पचासबाट माथि नै गाइसकेको छु उता हिन्दी पनि गाउन थाल्नु हिन्दी पनि गाउने क्रममा छु अब अहिलेसम्म आएको छैन अहिले होइन आएको छ तयार भएको छ प्र्याक्टिस गरेको कुनै हजुर छ कुनै सुन्न सकिन्छ अहिले तपाईँको आउनेवाला गाना हजुर सकिन्छ यो चाहिँ सुरेश वाडकरजीले मेल भर्जनमा गाउनु भएको छ यसलाई म फिमेल गर्दैछु यो हिन्दी कविता हो एकदम चर्चित कविता हो यसलाई चाहिँ छन्दको मतलब कम्पोजिसनको भाषामा राहुल मधुकर राणाडीजीले गर्नुभएको छ सुनाउँदैछु थोरै राग जय जयवन्तीमा छ तुम कनक किरण के अंतराल में लुक छिप कर चलते हो क्यों तुम लुक छिप कर चलते हो क्यों तुम कनक किरण के अंतराल में लुक छिप कर चलते हो क्यों तुम लुक छिप कर चलते हो क्यों तुम नतमस्तक गर्व वहन करते यौवन के धन रस कंधरते नतमस्तक गर्व वहन करते यौवन के धन रस कंधरते जनक किरण के अंतराल में लुक छिप कर चलते हो क्यों तुम लुक छिप कर चलते हो क्यों गायिका मेनुका पौडेलको स्वरमा हामी सुन्दै सुन्दैथ्यौँ उहाँको अब आउनेवाला हिन्दी गीत जुन उहाँले सुरेश वाडकरसँग युगल गाउँदै हुनुहुन्छ झापा हल्दीबारीमा उहाँ जन्मिनु भएको म अघि सानो बेलाको कुरा गर्दै थिएँ मेनुका स्कुल कति वर्षको उमेरदेखि जान थाल्नुभयो सात वर्ष होला सात वर्षको सात वर्षसम्म स्कुल जाने बेला भएको थिएन कि नपठाइएको छ वर्षबाट जान थालेको एक वर्ष दुई वर्ष त म होस्टेलमा त्यत्तिकै चकचक गरेर खेलेर ब्रेल सिकेर बसेको अनि म्युजिकमै यताउता बच्चा सानो थियो अनि स्कुलमा चाहिँ अब छ सात वर्ष न नभइकन वानमा पठाउन नमिल्ने चलन हो नि त होइन त्यसले गर्दाखेरि अनि के के गर्यो बिर्सेँ मैले त चकचक गर्ने बानी थियो अब चकचक त एकदमै अहिले त छैन अहिले त ज्ञानी छु <laughs> पढ्न सजिलो थियो कि गाह्रो थियो मैले भन्न खोजेको कहिलेकाहीँ नदेखेपछि कति अप्ठ्यारोहरू पर्छ नि त त्यति अब हाम्रोमा त त्यति सजिलो गरी सहज माध्यम बनाइदिएको छैन ब्रेलिबीबाट पढेको हो मैले क्लास टेनसम्म अनि पढ्नलाई चाहिँ सजिलै हो अब त्यत्रो स्कुलमा होस्टेलमा दृष्टिबिनहरू भएकै स्कुल हो र हो हो सबै दृष्टिबिनहरूको स्कुल हो होइन होस्टेल चाहिँ हाम्रो ब्लाइन्ड कम्युनिटीको हो स्कुल चाहिँ हामी सँगै बसेर पढ्ने तर पनि त्यो पहिल्यैदेखिको खुलेको स्कुल ब्लाइन्ड कम्युनिटीसँग मिक्स गरेर पढ्दाखेरि हाम्रो टिचरहरू पनि एकदमै कसरी पढाउनुपर्छ के गर्नुपर्छ भन्ने अनुभवी हुनुहुन्थ्यो एकदम अनुभवी बुझाउन सक्ने बुझाउन सक्ने त्यही कारणले जसरी साइटेड हजुरहरू जसरी पढ्नुहुन्छ हामी पनि त्यसै गरी पढ्ने हो पढ्ने कुरा नभएको खण्डमा हामी सुन्ने हो होइन अब कति कति कुराहरू चाहिँ अहिले पनि म के भन्न चाहन्छु हाम्रो शिक्षा विभाग जसले चाहिँ पेपर बनाउनुहुन्छ इक्जाम पेपर बनाउनुहुन्छ प्लिज ब्लाइन्ड कम्युनिटीको लागि चाहिँ एउटा जस्तो चित्र बनाऊ भनेर आइदिन्छ राइटर चाहिँ हुन्छ दुई क्लास मुनिको एक क्लास मुनिको होइन एक तह मुनिको त्यसले कसरी गर्छ हाम्रो क्लास टेनको चित्र त्यसले गर्दा वै वैकल्पिक क्वेसन स्पेसली डिजाबिलिटी पर्सनको लागि भनेर स्पेसली ब्लाइन्ड ब्लाइन्ड पर्सनको लागि भनेर वैकल्पिक क्वेसन भनेर लेख्नु पर्यो वैकल्पिक प्रश्न भनेर लेखिनु पर्यो मेरो चाहिँ त्यति हो भनाइ अब जोमेट्रीका कुराहरू त गर्नु सक्दैन होइन त्यसले थोरै चाहिँ डिस्ट्रिक्ट लेभलको परीक्षामा चाहिँ हामीलाई अलिकति गाह्रो हुन्छ अरू त अब गरिन्छ नै भनेपछि पढ्नलाई मन गरियो भने गाह्रो होइन त्यस्तो अलिकति नेपालमा प्रश्न बनाउनेहरूले अलिकति सचेत चाहिँ भइदिनु पऱ्यो भने तपाईँको अनुरोध मैले अब कुराकानी एकैछिन रोक्छु हामीले गएको साता त कति सुन्यौँ कति नेपाली हिन्दी गजलहरू गीतहरू होइन आज एउटा नेपाली गजल सुनाउनु न मेनुका भन्यो भने कुन सुनाउनुहुन्छ मलाई कस्तो मन परेको एउटा गजल कुन छटपट्टिमा कोल्टे फेर्दा फेर्दै गयो रात शिव परियार दाजुले गाउनु भएको छ एकदम मनपर्छ यो मलाई सुरेश गैरेको सङ्गीत अनि कृष्ण हरिबराल सरको शब्द अनि सुरेश दाईको सङ्गीतमा <clears throat> छटपटीमा कोल्टे फेर्दा फेर गयो रात छटपटीमा कोल्टे फेर्दा फेर्दै गयो रात ले हेर्दा हेर्दै गयो रात छटपटीमा कोल्टे फेर्दा फेर्दै गयो रात छटपटीमा कोल्टे फेर्दा फेर्दै गयो रात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 रात तिम्रै यादमा पत्र कोर्दा कोर्दै गयो रात ले तिम्रै तस्बिर हाले तिम्रै तस्बिर हेर्दा हेर्दै गयो रात छटपटीमा कुल्टे फेर्दा फेर्दै गयो रात कस्तो मिठो गरी सुनाउनु भयो नसकिए नि हुन्थ्यो जस्तो लागिरहेको थियो अघि हामी तपाईँ आठ नौ दस पढ्दाखेरिका प्रश्नका अप्ठ्याराहरूमा थियौँ अब यो हाम्रो हुन्छ नि प्राय हिन्दू बहुल क्षेत्रमा सप्ताह नवाह जस्ता कार्यक्रमहरू गरिरहेका हुन्छन् त्यति बेला चाहिँ अलिक गाउँघरतिर राम्रो स्वर भएको मान्छेलाई गाउन बोलाइहाल्ने चलन छ भजनको लागि हजुर तपाईँलाई त्यस्तो अवसरहरू थियो सानोमा भजन त म कति गएँ गएँ गाउँघरमा भन्दा पनि मलाई स्कुलबाटै ठुल्ठुलो स्टेजहरूमा मेरो गुरुहरूको ठुलो दिन छ खिल सर्भिसेस गरेर उहाँले चाहिँ जहाँ पनि जहाँ पनि मलाई एउटा कुरा भजनको क्षेत्रबाट झापा जिल्ला झापा जिल्लामा प्राय चन्द्र भण्डारी सर केशव सरहरूसँग त बच्चैदेखिको राम्रो लिङ्क पनि भयो एउटा सम्बन्ध पनि उहाँहरूसँग राम्रो छ त्यसले गर्दाखेरि उहाँहरूसँग सानैदेखि टच भएर पनि होला र अब भजनहरूमा धेरै गए तपाईँले त्यति बेला गाउने भजनहरू कुन कुन हुन्थे अनुप जलोटाजीका भजन हुन्थे क्लासिकल कसरी अनि एक टुक्रा सुनौ <laughs> मैले एउटा गाउने भजन <clears throat> राग हमीरमा छ यो चाहिँ सोनु निगमहरूले अनुप जलोटाजीहरूले नि गाउनु भएको छ प्रायः कमन भजन भनिन्छ यसलाई मधुबन मेरा राधिका नाचे रे मधुबन मेरा राधिका नाचे रे गिरधर के मुरलिया बाजे रे मधुबन मेरा राधिका नाचे बिच अमलाले टक्क टक्क हानेको आवाज पनि आइन्छ मिठो छ मिठो सुनिएको छ यसरी चाहिँ तपाईँ पहिला हुर्क आफू बढ्दै गर्दाखेरि झापाको विभिन्न ठाउँहरूमा कार्यक्रम हुँदा जाने गर्नुहुन्थ्यो होइन त हजुर भजनमा गएँ लोकगीतमा गएँ गीत प्रतियोगितामा गएँ आधुनिक गीतमा गएँ गजलमा गएँ गजल छोड्नु भएन बापरे मैले गरेँ भन्दा पनि मलाई गुरुहरूले गराउनु भयो त्यसरी गुरुहरूले प्र्याक्टिस गराउँदै लानुभयो र अब अहिले त लगभग सफलताको बाटोमा अगाडि बढ्नुभयो नि त लिँदैछु आशीर्वाद रन्जिसी सही दिले दुखाने के लिया यो गजल मेहदी हसनले गाउनु भएको छ एउटा होइन हामीले एकदम बजाइरहन्छौँ बुलबुलमा आज मलाई तपाईँको आवाजमा सुन्न मन लाग्यो भने सुनाउन सक्नुहुन्छ ओके <clears throat> र आर र रंजिश है सही रंजिश है सही दिल ही दुखाने के लिए रंजिश है सही दिल ही दुखाने के लिए रंजिश है थ्याङ्क यू बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल सुख मात्र लेखिएको निधार हुँदैन सुख मात्र लेखिएको निधार हुँदैन दुःख भोग्नु परोस् भन्ने विचार हुँदैन डुब्छन् कोही पारी तर्छन् कर्म आफ्नो डुब्छन् कोही पारी तर्छन् कर्म आफ्नो जिन्दगीको खरेमा जङ्घार हुँदैन दुःख भोग्नु परोस् भन्ने विचार हुँदैन विगत सबै जले पनि आश भविष्यको विगत सबै जले पनि आश भविष्यको मन जति डढोस् तर अङ्गार हुँदैन दुःख भोग्नु परोस् भन्ने विचार हुँदैन समग्रमा जीवन भन्नु जिजीविसा हो समग्रमा जीवन भन्नु जिजी विसा हो परिभाषा दिने कुनै आधार हुँदैन सुख मात्र लेखिएको निधार हुँदैन सुख भोग्नु परोस् भन्ने विचार हुँदैन यति भए पुग्छ गजल संग्रहका जे सागरको यो गजल वाचन गर्दै म फेरि मेनुका पौडेललाई आजको बुलबुलमा स्वागत गर्छु मेनुका र म अहिले केही बेर विश्राम हुँदा बुलबुलमा छलफल गर्यौं अनि मेनुकाले चाहिँ मलाई जिस्काउनु भयो ल तपाईँले गाउनुपर्छ भनेर म त गाउन जान्दिनँ भनेको अनि एक्कासी त्यो श्रुति संवेगमा बज्ने गरेको धुनको टोन निकाल्नु भयो यस्तोमा बोल्ने मान्छे जान्नु पर्दैन भनेर गाली पनि गर्नुभयो मलाई त्यो कस्तो रहेछ मलाई यहाँ मलाई मात्रै सुनेर पुगेन अरूलाई पनि सुनाउनु मन लाग्यो तपाईँ श्रुति संवेग सुन्छु भनेर गएको हप्ता कार्यक्रममा मलाई भन्नुभएको थियो हो नि हो त्यसो भए त्यहाँ मध्येको एउटा कुनै धुन तपाईँको आवाजमा हामीले सुन्न खोज्यो भने सुनाउनुहुन्छ मलाई पनि मन परेको रङ्गी सारे गुलाबी चुनरी अरे हजुर शोभा गुट्टु र अहिले त दादरामा पर्छ क्लासिकल सिङ्गर प्राय धेरैले गाउनुहुन्छ यो है एकचोटि प्रयास गर्छु म रङ्गे सारे गुलाबी चुनरिया रे सारे गुलाबी चुनरिया रे मोहे मारे नजरिया सावरिया रे मारे नजरिया सावरिया रे रंगे सारे गुलाबी चुनरिया रे मोहे मारे है मोहे मारे नजरिया सावरिया हर रंग सारी जावो जी जावो करुणावतिया है जावो जावो जावो जी जावो जावो जावो जी जावो ना जावो जी जावो जी जावो जी जावो करुणावत्या ऐ जी वाले की बुरी उमर यारे मोहे मारे नजरिया सावरिया रे मारे नजरिया सावरिया रे ठक्कै अर्कै आयो है यसलाई के भन्छन् अर्कै आउनेलाई अर्कै होइन यो चाहिँ शोभाजीले गाउनुभएको चाहिँ उसमा छ होइन यो चाहिँ कौशिकी चक्रवर्तीले गाउनु भएको युट्युबमा हेर्न सक्नुहुन्छ यो चाहिँ फरक खालकोमा छ दाद्रामा छ यो एउटा त मैले रहर गरेँ अर्को पनि सुनाइदिनुहुन्छ कि भनेर कुन चाहिँ जुनसुकै ओके <laughs> नेपाली गजल यो पनि रिलिज भएको छैन गाउँदैछु जितेन्द्र जितेन्द्र मल्लको दाइको शब्द रहेको छ जो अस्ट्रेलियामा हुनुहुन्छ एकदमै सम्झेको छु यसको केशव पौडेलको सङ्गीत हुनुहुन्छ यो गीतको अमेरिकामा हुनुहुन्छ एकदमै सम्झिन्छु र मैले गाएको छु मन भन्नु छुट्यो छुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए मन भन्नु सिसान हो फुट्यो फुट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए दिनु साटो खोज्न मात्रै जान्यो भाग्यले नि आ दिनु साटो खोज्न मात्रै दिनु साटो खोज्न मात्रै जान्यो भाग्यले नि दिनु साटो खोज्न मात्रै जान्यो भाग्यले नि अलिकति खुसी थियो अलिकति खुसी थियो लोट्यो लोट्न दिए के भयो र एउटा साथ छुट्यो छुट्न दिए कति राम्रो मिठो तपाईँले अघि हामी कुरा गर्दै जाँदा स्कुल पढ्दाको कुराहरू ल्यायौँ तपाईँले स्कुल सक्ने सक्ने ठाउँसम्मको कुरा गरेको थियौँ होइन स्कुल सकेपछि के भयो स्कुल सकेपछि तिन महिना त्यत्तिकै भयो साथीभाइसँग भेटघाट अनि नयाँ वर्षको कार्यक्रम एसएलसी सकेपछि एसएलसी सकेपछि चाहिँ म काठमाडौँ आएँ अनि हजुर म काठमाडौँ आएँ होइन अनि काठमाडौँ आइसकेपछि अब यहाँ चाहिँ ब्लाइन्ड कम्युनिटीकै होस्टेलमा जोइन भएको थिएँ म अनि चाहिँ एउटा प्रोग्राममा मेरो अङ्कल अहिले चाबेलमा अब आफ्नै घर हो मेरो अङ्कल अङ्कल आन्टीसँग भेटघाट भयो प्रोग्राममै विशेष अनि पनि एकदम म्युजिक प्रेमी हामी घर बेलुकासम्म सङ्गीत नै चलिराखेको हुन्छ अहिले घरमा पनि अनि उहाँहरूसँग अब उहाँहरू यहीँ काठमाडौँकै हो अनि उहाँहरूसँगै बसेँ उहाँहरूको ठुलो सपोर्ट मन्जिर चित्रकार मिना शाह ठकुरी चित्रकार होइन उहाँहरू दुईजनासँग अनि अनि दादा दिदी हुनुहुन्छ दुईजना हुनुहुन्छ अहिले त हामी पाँचजना भयौँ <laughs> अनि एउटा जन्मघर जलथलमा छ अर्को एउटा घर काठमाडौँमा छ होइन अनि अनि अङ्कल आन्टीहरू कहिलेकाहीँ अङ्कल आन्टी मेरो यहाँ दिदीहरू पनि हुनुहुन्छ उहाँहरूकोतिर बस्नुहुन्छ अनि उहाँहरूसँग कहिले कहिले घरमै यसरी गर्दै सिर्जना कलेज अफ फाइन आर्ट्समा पढेँ तपाईँको घरमा दुईजना दिदीहरू पनि उता झापा घरमा हुनुहुन्छ बहिनीहरू अनि उनीहरूलाई तपाईँले कहिलेकाहीँ सङ्गीत सिक्नलाई यसो कोसिस गर्नुभयो सिकाउनलाई होइन मेरो कान्छी बहिनी सानो छ आठ वर्षको माइली बहिनी चाहिँ डान्स गर्छ अनि कान्छीलाई पनि सायद लाग्दैछ उसको पनि डान्समै इन्ट्रेस्ट होला उनीहरू चाहिँ डान्समा अगाडि बढ्दैछन् गायनमा गायन त अब खोइ अब पछि भोकलले के गर्छ थाहा भएन म त्यति अनि माइली बहिनी र कान्छी बहिनी चाहिँ डान्समै डान्समै रुचि छ होला उनी तपाईँ जतिको लेभलमा आइसकेपछि मैले गायनका हिसाबले मात्रै भन्ने भन्न खोजेको होइन कि अब अहिले चाहिँ तपाईँको त्यो एक्सपोजरका हिसाबले तपाईँ रेडी नेपालको प्रतियोगितामा बहत्तर सालमा प्रथम हुनुभयो नेपाल आइडलमा हुनुभयो सारेगामा पुग्नुभयो अब कमाउन सुरु भयो कमाउन बिचरा <laughs> हजुर हुँदैछ अब यस्तो हो आफूले रेकर्ड गरिरहँदा गीत गाइरहँदा होइन सबैजनाले माया गरिरहँदा अब अब भाइटिकामा अब यसो हेर्नै पर्यो नि दाजुभाइहरूले होइन अनि अब दसैँमा हेर्नै पर्यो चाडपर्व चाहे चेलीबेटी हो माया त गर्नै पर्छ अब प्रोग्रामहरूमा पनि अब ठिकै छ राम्रो छ अहिले त अब पैसा बेगार त दुई पाइला नै अगाडि बढ्दैन खोइ हो हिँड्नु पर्यो भने जहाँ पनि चाहिन्छ दिनानुदिनको खर्चको लागि त्यसले सजिलो हुन्छ पुग्छ पुग्छ पुग्ने गरी कमाउनु सुरु गर्नुभयो अब गाएरै अँ गाएरै भन्नुपर्छ अहिले अब सानोमा होस्टेलमा हुँदाखेरि पनि पैसा खेलाइरहने बानी मेरो टिचरहरूले जहाँ पनि प्रोग्राममा लाँदाखेरि अनि जहिले पनि अब प्रोग्राममा कति टिप्सहरू आउने क्या होइन अनि अहिले सम्झिन्छु म त्यसले गर्दा बच्चामा पनि उता भारतमा चाहिँ तपाईँको कहाँसम्मको कुरा स्कोलर हुन्छ कहाँको आफूले पे गर्नुपर्ने हुन्छ उता बसेर अहिले पढिरहँदा सबै मेरो दिल्ली कम्युनिटीबाट दिल्लीमा मेरो एउटा हन्स कल्चर सेन्टर छ उहाँहरूसँग चिन्जान भएको छ अहिले उहाँहरूले गरिरहनु भएको छ सारेगामामा तपाईँले गर्दा गर्दैको चिन्जान हो हो सारेगामा प पछाडि हो त्यो सारेगामामा आएका सबैलाई हुन्छ कि होइन अहिले त विशेष म त उहाँहरूको नजरमा उहाँहरूको पर्सनल नजरमा परेको छु र सुरेश वाडकरजी र उहाँको वाइफले पनि उहाँलाई फ्री नै गर्नुभएको छ गरिरहनु भएको छ किनकि हाम्रो सारेगामा पको जुरी हुनुहुन्छ उहाँ जुरी हुनुहुन्थ्यो जुरी मेम्बर जज अनि पढाइको लागि चाहिँ दिल्लीबाट गर्नुभएको छ कतिजना विद्यार्थीलाई पढाउनुहुन्छ सुरेश वडकरजीको श्रीमान श्रीमतीले त्यहाँ उहाँहरूको त उहाँहरूको त एउटा अब प्रोफेसनल नै हो हजुर आज उहाँहरूको त ठाउँ ठाउँमा छ आजीवासन अमेरिकामा छ अनि उहाँहरूले ठाउँ ठाउँ कन्ट्रीहरू त पे गरेर पढ्नु हजुर तपाईँलाई उहाँले निशुल्क पढाइदिनु भएको हो यही उपलक्ष्यमा सुरेश वाडकरको एउटा सुनाउने हो कि क्या हो माई oh गड हुन्छ उहाँको म के सुनाउँ त उहाँको मैले प्रायः सधैँ सुनाइराखेकै छु अघि पनि सुनाएँ मैले तुम कनक किरण कि अब मलाई उहाँले रेक उहाँले सधैँ गाइरहने एउटा गीत उहाँले गाइरहनुहुन्छ होइन एकदम मनपर्छ हजुर यो चाहिँ उहाँहरूको भोकलमा पनि छ हजुर हे दुख भन्जन मारुति नन्दन सुन लो मेरी पुकार पवन सुत बिनती बारम्बार पवन सुत बिनती बारम्बार राग सिक्दैछु नि त म अहिले उहाँसँग अनि उहाँ धेरै जस्तोमा उहाँले गाना पनि बढी भजन गाउनु भएको छ कि त्यसले गर्दा मैले भजन नै सुनाएँ अहिले कति घन्टा तपाईँले उता पढ्नुहुन्छ रियाज त मेरो दिनमा आठ नौ घन्टा जान्छ अन्य नै म्युजिक हो मेरो मेजर भोकल क्लासिकल मेजर पढ्ने प्र्याक्टिस गर्ने सबै त्यसैमा पर्यो हजुर थ्योरी बेग्लै हुन्छ हजुर प्र्याक्टिकल बेग्लै हुन्छ हजुर थ्योरी यो चाहिँ तपाईँले अघि नौ वर्ष भनिरहनु भएको भएर मैले पनि नौ वर्ष चाहिँ भनिरहेको छु तर ब्याचलर नै नौ वर्ष त होइन होला होइन यस्तो छ ब्याचलर पनि जोइन गरेको छु मैले उसमा प्रि डिप्लोमा पनि जोइन गरेको छु डिप्लोमा पनि जोइन गरेको छु mm. अब म हेर्दैछु ब्याचलर चाहिँ म मेरो सोचाइ चाहिँ के छ भने ब्याचलरको पनि अध्ययन गरिराखेको छु प्लस एघार बाह्र पनि अध्ययन गरिराखेको छु के मैले mm. जस्तो कस्तो भने नि ब्याचलर पनि जोइन गरेर एघार बाह्र पनि अध्ययन गरिराखेको छु अब मेरो विचार चाहिँ के छ भने यो एघार बाह्रको इक्जाम सकेपछि सँगसँगै ब्याचलर सेकेन्ड इयर इक्जाम नदिने विचारमा छु म किनभनेदेखि म दुई वर्ष इन्डियामा अब एघार एघार बाह्र चाहिँ मैले किन जोइन गरेँ भन्दा इन्डियन कम्युनिटी हो इन्डियन कम्युनिटी हो जे भए पनि भिज्न गाह्रो छ त्यसले गर्दा दुई वर्ष मलाई मेरो टाइम लागोस् भनेरै मैले ब्याचलरको कोर्स बुक ल्याएर घरमा छ जो एडमिसन पनि गरेको छु तर म इक्जाम चाहिँ दिन्न इक्जाम चाहिँ म एघार बाह्र सक्छु यो दुई वर्ष लाएर होइन बागमा मलाई धेरै ठुलो स्टडी गर्नु छ नि त त्यस कारणले मैले ब्याचलर जोइन गरिदिएँ अनि एघार बाह्रको पनि इक्जाम दिन्छु भनेर लागि परेको छु एघार बाह्रमा चाहिँ आर्ट्स विषय लिएर पढेको छु क्या मैले आर्ट्समा पनि म्युजिक नै छ अब त्यो आर्ट्समा त्यहाँको हिस्ट्री पनि पर्छ जोग्राफी पनि पर्छ त्यसले गर्दा इक्जाम चाहिँ म दिन्छु ब्याचलरको चाहिँ ब्याचलर पनि सँगै अध्ययन गरिरहेको छु त्यसले गर्दा म मजोस् भनेर तपाईँले भारतमा बसेर पढ्दाखेरिको फाइदा चाहिँ बलिउडका अरू गायक गायिकाहरूसँग पनि भेटिन पाइन्छ अनि एघार बाह्रको इक्जाम सकेर ब्याचलरलाई चार वर्ष गर्दा छ वर्ष लाग्यो अनि मास्टर्स दुई वर्ष गर्दा आठ वर्ष भयो पिएचडी म नेपालमै यहाँ इन्डियामै यस्तै जाने आउने गरेरै म गर्छु तर पिएचडीसम्म नसकिकन म विश्राम गर्दिनँ गर्दिनँ त्यो लक्ष्य छ हजुर ल यही उपलक्ष्यमा एउटा सुनाउनु नि त अर्को नेपाली ओके नेपाली मेरो आफ्नै गाउँदैछु सजल गौतमको शब्द सजल सजल नेउपानेकै सङ्गीत होइन म गाउँदैछु बात मिठा भुलायो मलाई बात मिठा भुलायो मलाई झनै तामा डुबायो मलाई डुबायो मलाई कि बाटो बिराए म जाने सो के बाटो बिराए म जाने सो छलेर कि अन्तै पुरायो मलाई झनै मनतामा डुबायो मलाई डुबायो मलाई थ्याङ्क यू छोरी सात कक्षामा सात वर्षकी हुँदा स्कुलमा लिएर गएर भर्ना गरेको अहिले मजासँग सबैले चिन्ने भए बुवा आमा के भन्नुहुन्छ त खुसी हुनुहुन्छ खुसी त सबैको बुवामा आमा हुनुहुन्छ अब उहाँहरू एकदम उहाँ के भन्नुहुन्छ यस्तै मेरो कतिको जानुहुन्छ तपाईँ घर म त्यति घरै जानु पाउँछ म अस्ति झापामा मेरो काम थियो इष्ट नागरिक सल्लाहबाट लाइन्स क्लबबाट अनि त्यति बेला प्रोग्राममा जाँदाखेरि अनि मेरो अरू पनि प्रोग्राम परेको थियो त्यति बेला म घर गएँ पाँच दिनको लागि भनेर घर गएको जम्मा एक रात मात्रै अनि जाँदाखेरि भेटघाट हुन्छ हुन्छ सम्पर्क चाहिँ गरिरहनु भएको हुन्छ तपाईँलाई अब जस्तो अहिले त लोकप्रिय भइसकेपछि मान्छेहरूले चिनेपछि त कन्सर्टहरूमा पनि बोलाउँछन् होला नि त यसरी लगाइदिनु पर्यो आउनुहोस् भनेर कन्सर्ट चाहिँ म गर्छु एकदम चुज गर्छु अनि म चुज केले गर्ने दर्शक पैसा आयोजक के हेरेर प्रोग्रामको क्वालिटी चुज गर्ने त्यही नै हो अब नि इन्डियामा चाहिँ मलाई बोलाइ पनि रहनु भएको छ नेपालमा चाहिँ अब पहिला पहिला बोलाउनु भएको थियो अनि अब कति कति कुराहरू के के मिल्दैन अनि कति फेरि टाइम नै मिल्दैन कन्सर्टमा हुन्छ भनेको बेला चाहिँ कहिले आफ्नो म्युजिकको इक्जाम परिदिन्छ कहिले रेकर्डिङ परिदिन्छ अनि त्यो छोडेर जाने कुरा नै आउँदैन तर गइरहेको छु अस्ति भर्खर अस्ट्रेलियाबाट बोलाउनु भएको थियो होइन बिस दिन जति हाम्रो प्रोग्रामहरू सकेर आयौँ अब यो अक्टोबर सेभेनमा कन्सर्ट छ अब इन्डियन कम्युनिटीबाट अहिले खोइ के भएको इन्डियन कम्युनिटी कम्युनिटीले धेरै खोजिरहनु भएको छ आउट कन्ट्री पनि इन्डियन कम्युनिटीबाट गएको छु अस्ति चाहिँ लास्ट टाइम नेपाली कम्युनिटीबाट गएको थिएँ अब चाहिँ अबुधाबी उता कता हो सो चाहिँ हाम्रो इन्डियन कम्युनिटीबाट भइरहेछ अक्टोबर एटिनमा छ अबुधाबीमा कोही हुनुहुन्छ भने आउन सक्नुहुन्छ मेरो सूचना पनि हामीले सँगसँगै इन्डियन कम्युनिटीको प्रोग्राम पुग्नुहुन्छ भारतीय समुदायले आयोजना हजुर भारतीय हजुर इन्डियन हुन्छ त्यसमा सबै हिन्दी हुन्छ अब एउटा सुनेर हामी बिदा माग्छौँ मेनुका कुन सुनाउने ल तपाईँले छानेर नेपाली हिन्दी जुन गाउनु भए पनि हुन्छ विधामा पनि रोकिन मैले गजल गीत जे गाउनु भए पनि हुन्छ एउटा सुन्ने म एउटा हिन्दी गाउँछु मैले नेपाली दुईवटा गाएँ नि त अहिले होइन त्यसले गर्दा अहिले म हिन्दी गाउँछु हुन्छ अब दुईतिरै प्रिय भएको हुँदा मनै मान्दैन लता दिदी गाना रहेको छ यो चिठी पङ्ख लगा के उड़ जा जा ले जा संदेसा सोने यार दा तेनो वास्ता दिल दे पुकार दा चिट्ठीए दर्द फिराक वालिए ले जा ले जा सनेड़ा सोने यार दा ਜਲੇਜਾ सन्देजा यार दा मिठो यो मिठो गायनसँगै अब हामी बिदा हुने बेला भएको छ गएको साता पनि मेनुकाले आफूलाई सम्पर्क गर्ने ठेगाना भन्नुभएको थियो एमइएनयुकेए पिओयुडिइएल e यसरी फेसबुकमा मेनुका पौडेल भनेर खोज्यो भने भेट्न सकिन्छ इमेल एड्रेस भनिदिनुहोस् त एकचोटि सरगम बुनु वान टू थ्री एट जिमेल डट कम एसएआरजिएम बियुएनयु वान टू थ्री एट जिमेल डट कम मलाई पर्सनल फेसबुक प्रोफाइलमा छ भने रिक्वेस्ट मात्रै पठाएर मसँग सम्पर्कमा आउन अलिक गाह्रो हुन्छ त्यसमा मलाई म्यासेज छोडिदिनुहोस् इनबक्समा त्यसो गर्दा मलाई धेरै धेरै रिक्वेस्टहरू आएको हुन्छ त्यसले गर्दा म्यासेज छोडिदिनु भयो भने मैले यहाँहरूसँग सम्पर्कमा आउन सक्छु हस् मेनुका दुई हप्ताको बुलबुलमा हामीलाई साथ दिनुभयो धेरै धेरै धन्यवाद एकदम थ्याङ्क यू सो मच हस् त गायिका मेनुका पौडेलसँगै उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल पनि यति भए पुग्छ भित्र संग्रहित जे सागरको एउटा गजल वाचन गर्दै शुभरात्रि भन्छौ केमा हुन्छ धेरै दम बताउनुहोस् न बा भाग्य या त परिश्रम बताउनुहोस् न बा अर्को बिहे गर्लिन् त मेरी प्रियाले अभि गर्लिन त मेरी बताउनुहोस् न बा भाग्य या त परिश्रम बताउनुहोस् न बा द्रौपदीलाई पाँचपति कस्तो न्याय भयो द्रौपदीलाई पाँचपति कस्तो न्याय यो कौरव मात्र हुन् अदम बताउनुहोस् न बा भाग्य या त परिश्रम बताउनुहोस् न बा बिर्से क्यारे बुद्धलाई हिंसा फस्टायो बिर्से क्यारे बुद्धलाई हिंसा फस्टायो जन्माइदेऊ कि मै गौतम बताउनु भाग्य या त परिश्रम मान्छे जति दौडियो अन्त्य सागरमै जति दौडियोस् अन्त्य सागरमै फेरि पाल्छ कुन अहम बताउनुहोस् न बा केमा हुन्छ धेरै दम बताउनुहोस् न बा भाग्य या त परिश्रम बताउनुहोस् न बा बुल एउटा इरानी चरा बुलबुल